अनुगमन जिल्लाभर चल्नेछ गलकुट नगरपालिका वडा नम्बर छ स्थित सिद्ध भएर क्रसर उद्योग र गलकुट नगरपालिका वडा नम्बर एघारको ढोरपातन क्रसर उद्योगलाई तत्कालै बन्द गर्न निर्देशन गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गा प्रसाद शर्माले जानकारी दिनुभयो शर्माका अनुसार उक्त उद्योग कम्पनी रजिस्ट्रारमा दर्ता भए पनि कर चुक्ता नभएको नवीकरण नभएको नदीको नजिकै रहेको पाइएकाले मापदण्डका मापदण्डमा आउन आग्रहसहित बन्द गर्न भनिएको हो समितिका सदस्यहरू प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सशस्त्र प्रमुख र स्थानीय तहको श्रम प्रमुख सहितको अनुगमनका क्रममा मापदण्ड बाहिरका दुई उद्योग बन्द गर्न भनिएको हो उक्त उद्योग मापदण्डमा आउन साथ सञ्चालनमा ल्याउन दिइनेछ उक्त समितिले र तथा धोरपाता नगरपालिकाको नदी क्षेत्रमा अवैध उत्खनन भइरहेको स्थानको समेत अवलोकन गरेको छ समितिले बडीगात गाउँपालिकाको वडा नम्बर सातका दहमा अवैध उत्खनन गरी राखिएको गिटी तथा बालुवा समेत नियन्त्रणमा लिएर बिक्री वितरणमा रोक लगाएको छ स्थानीय तहको समन्वय समन्वयमा उक्त नदीजन्य पदार्थ रोक लगाइएको हो विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड उन्नाइसका कारण यस वर्ष अर्घल खेलकुद विकास मञ्चको वार्षिक वार्षिकोत्सव तथा ऐतिहासिक भुजपोल्ने पर्व दुई हजार सतहत्तर स्थगित गरिएको छ प्रत्येक वर्ष अर्घल खेलकुद विकास मञ्चले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको विविध कार्यक्रमहरू कोरोना भाइरसका कारण स्थगित गरिएको अर्गल खेलकुद विकास मञ्चका अध्यक्ष लोकबहादुर छेत्रीले जानकारी दिनुभयो मञ्चको विविध कार्यक्रमहरू स्थगित गरिए पनि ताराखोलाका मगर समुदाय आएको ऐतिहासिक पोल्ने पर्वलाई भने निरन्तरता दिनको लागि आज छापी खनेको मगर भाषा तथा सांस्कृतिक सम्वर्धन समिति अर्गलका सचिव बिरब बिरबलाल घरती नाउसा मगरले जानकारी दिनुभयो आज सामान्य रूपमा दसजना अविवाहित युवा युवतीको सहभागितामा छापे खनिएको मगरले बताउनुभयो विशेष गरी ताराखोला गाउँपालिका वार्ड नम्बर दुई अर्गलमा बसोबास गर्ने विभिन्न थरका मगर समुदायको पहिचान र सभ्यताको रूपमा मनाइने भुस पोल्ने मेलामा छापे खन्ने जस्ता कार्यक्रम कार्यक्रमहरू सामान्य रूपमा गरेको भए पनि पुत्र बढाई कार्यक्रम यस वर्ष भने नगरिने अर्गल खेलकुद विकास मञ्चका सचिव सूर्यबहादुर घरती पुलिसा मगरले जानकारी दिनुभयो प्रत्येक वर्ष कार्तिक चौबिस गतेदेखि छब्बिस गतेसम्म अर्गलका मगर समुदायले ऐतिहासिक पोल्ने पर्व मनाउने गर्दछन् करिब नब्बे प्रतिशत मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुस पोल्ने मेलाको छुट्टै विशेषता रहेको छ पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाई सरी आएका घरती मगरले मेलामा आफ्नो आफ्ना समुदायका मानिसको मृत्यु र जन्म संस्कारसँग सम्बन्धित गोपीचन गीत गाउने र नाच्ने गर्दछन् मेलाको अन्तिम दिन कार्तिक छब्बिस गते उनीहरूले एक वर्षभरि मृत्यु भएका आफ्ना परिवारका सदस्यको बर्खी फाल्ने गर्दछन् त्यस्तै छब्बिस गते नै पुर्खाले खेती गरेको सम्झनामा शङ्कुबारीमा छापी खनेर पूजाआजा गरी हिउँदे अन्नबालीको सुरु खेती सुरु गरिन्छ दिउँसो चार बजेको समयमा शङ्कु घरमा पूजाआजा गरी शङ्कुबारीमा छापे खन्ने गौजौ छर्ने गरिन्छ अविवाहित युवा युवतीले बारी नसकु नसकुन्जेलसम्म नरोकी खन्ने गर्दछन् भने विवाहितले बिउ छर्ने गर्दछन् पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रूपमा लिने गरिएको छ जनहित माध्यमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर सातमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कक्षा एघार र कक्षा बाह्रको व्यवस्थापन र विद्यालय आचार संहिता कार्यान्वयन गर्ने विषयमा अन्तर्क्रिया कार्यक्रम भएको हो कार्यक्रममा कक्षा एघार र बा कक्षा बाह्र लगायत सबै विद्यार्थीहरूलाई जनहित माध्यमिक विद्यालयमा नै सिकाइ सहजीकरण गराउने बाहिरबाट आउने विद्यार्थीले जनहित माध्यमिक विद्यालयमा भर्ना भर्ना हुन प्रोत्साहन गर्ने समग्र विद्यालयको गुणस्तर अभिवृद्धिको लागि सबै तहबाट एकीबद्ध बाध्यता एकीबद्धता भएर अगाडि बढ्नुका साथै विद्यालय आचार संहिता अन्तर्गत आफ्नो ठाउँबाट कार्यान्वयन गर्ने यदि आचार संहिताभन्दा बाहिर जो कसैले कुनै गतिविधि सहित गरेको खण्डमा शिक्षा ऐन अनुसार प्रक्रिया अगाडि बढाइने निर्णय गरिएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो कार्यक्रमको राजनीतिक दलको तर्फबाट कार्यक्रमको राजनीतिक दलको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष दलबहादुर थापा नेपाली काङ्ग्रेसको तर्फबाट चिरञ्जीवी मरासिनी नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट होमबहादुर बस्ने जनप्रतिनिधि सदस्य लोकबहादुर थापा शिक्षक प्रतिनिधि सुशीला गौतम विष्णु गौतम भविन्द्र गौतम सल्लाहकार समितिको तर्फबाट वसन्त केसी छुमबहादुर थापा विद्यार्थी प्रतिनिधि निशान विकर मदन परिया लगायतले सहजीकरण गर्नुभएको थियो कार्यक्रम जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता साथै जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर था खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ताराखोला गाउँपालिकामा विदायी कार्यक्रम सम्पन्न भएको छ ताराखोला गाउँपालिकामा सात वर्ष स्वास्थ्य शाखा सहसंयोजकमा कार्यरत भई अहिले छेडागाड नगरपालिका जाजरकोटमा सरुवा भई जान लाग्नुभएका दीपक खड्कालाई विदायी कार्यक्रम विदाय गरिएको हो कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीले ताराखोला गाउँपालिका जस्तो दुर्गम ठाउँमा आएर राम्रो उल्लेखनीय कार्य गरेको र कोरोना भाइरस कोभिड उन्नाइसको सन्दर्भमा अग्रभागमा खटिएर काम गर्नुभएको भन्दै अब समायोजन भएर जाने क्षेत्रमा पनि राम्रो काम गर्नुहुनेछ भन्दै विदायी मन्तव्य राख्नुभएको थियो त्यस्तै विदायी भएर जानुहुने ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा सह संयोजक दीपक खड्काले ताराखोलामा रहेर सधैँ देश र जनताको लागि जनताको हितको लागि काम गरेको र अब सरुवा भएर जाने स्थानमा पनि सधैँ देश र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 पुरुष र बाइस वर्षे एकजना महिला वडा नम्बर आठका अठाइस वर्षे एकजना पुरुष ठेगाना नखोलेका बागलुङ नगरपालिकाका पैँतिस वर्षीय एकजना महिला र कारागार कार्यालय बागलुङका उन्तिस वर्षीय एकजना थुनुवा पुरुषलाई सङ्क्रमण पुष्टि भएको बताउनु बताउनुभयो सङ्क्रमितहरूमध्ये दुईजना कोरोनाको लक्षण देखिएपछि धौलागिरा अस्पताल बागलुङमा भर्ना गरिएको र अन्य सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि पिसिआर गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको फोकल पर्सन घिमिरेले जानकारी दिनुभयो सङ्क्रमितहरूले केहीले होम आइसोलेसन र केहीले बागलुङ नगरपालिका काठेकोला गाउँपालिकाको आइसोलेसनमा राखिएको फोकल प्रशासन घिमिरेले बताउनुभयो धौलागिरी एफएम बागलुङले धौलागिरी अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै तातो दुध वितरण गरेको छ एफएमले आफ्नो सोह्रौँ वार्षिक उत्सवको अवसरमा आयोजित दोस्रो दिनको कार्यक्रम अन्तर्गत बुधबार धौलागिरी अस्पतालमा उपचाररत सबै बिरामीलाई तातो दुध वितरण गरेको हो अस्पतालमा उपचाररत इन्डोर आउटडोर प्रसुति वार्ड र कोभिडको उपचारका लागि आइसोलेसनमा रहेका सबै बिरामीलाई उनीहरूको स्वास्थ्य लाभको कामना गर्दै तातो दुध वितरण गरिएको धौलागिरी एफएमका अध्यक्ष हरिनारायण नारायण गौतमले बताउनुभयो अस्पतालमा रहेका बिरामीहरूलाई सम्झेर चिसो मौसममा तातो दुध वितरण गर्ने व्यवस्था मिलाएकोमा खुसी व्यक्त गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राणा मगरले धौलागिरी एफएमले सूचना मनोरञ्जन र शिक्षा मात्रै नदिएर नगर नागरिकप्रतिको कर्तव्य र जिम्मेवारी बोध गरेकोमा धन्यवाद दिनुभएको थियो उहाँले अस्पतालले धौलागिरी एफएमसँग सहकार्य गरेर कार्यक्रम पनि सञ्चालन गरिरहेको स्मरण गर्नुभयो सो अवसरमा अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विकप पोखरेलले तातो दुध सबै किसिमका बिरामीहरूका लागि उपयोगी भएको बताउँदै एफएमले वार्षिक उत्सवको अवसरमा अस्पताललाई सम्झेकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो एफएमका सम्पादक तारा प्रसाद शर्माले एफएमको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो अस्पताल भएका बिरामीहरूलाई एफएमका अध्यक्ष हरिनारायण गौतम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राणा मगर मेसु डाक्टर विका पोखरेल स्टेसन प्रमुख उमाकान्त शर्मा लेखा तथा प्रशासकीय अधिकृत रञ्जिता शर्मा सह सम्पादक कोपिला कणेल नर्स देवी भट्टराई राधिका भण्डारी लगायतले बिरामीहरूलाई तातो दुध वितरण गरेर उनीहरूको स्वास्थ्य लाभको कामना गरेको कार्यक्रम संयोजक आयुष आचार्यले बताउनुभयो एफएमले वार्षिक उत्सवको अवसरमा बुधबार लोक संस्कृतिको संरक्षणमा धौलागिरी एफएमको भूमिका महामारी शिक्षा विषयक शैक्षिक बहस र विवादमा सञ्चार विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ वार्षिक उत्सवको पहिलो दिन मङ्गलबार खुला मुक्त खुला मुक्तक प्रतियोगिता र धौलागिरीको साहित्य प्रवर्धनमा स्रष्टाहरूको भूमिका विषय अन्तर्गत संवाद कार्यक्रम गरिएको थियो बिहिबार मूल समारोह र पुरस्कार वितरण कार्यक्रम रहेको स्टेसन प्रमुख उमाकान्त शर्माले बताउनुभयो यिनै विविध खबरसँगै साँझ सात